हुन् योलमोली नानाले मेरो कुरा सुन डम्बोको डम डम डुम्नको धुन योलमोली नानाले मेरो कुरा सुन आधी त उमेर गइसक्यो माइतीमै बितला भइसक्यो आधी त उमेर गइसक्यो माइतीमै बितला भइसक्यो ए तनी हेर योलमोली नाना छिल्केले आँखा लाइसक्यो ए तनी हेर योलमोली नाना छिल्केले आँखा लाइसक्यो मेरो मेरो घर मेरो ब्लोन श्यामले दुध खुवाएको दङ्गा पाको म छोरो ब्लोन श्यामले दुध खुवाएको दङ्गा पाको म छोरो भेन्जन दोर्जे मेमेको सन्तान झर्रा दोङको यो केटो तो। दिल के जाँदैछ हाम्रो बल्लको मिल्यो कुरा हाम्रो इङ्गालो भन्दा बेच्दैछ हाम्रो बल्लको मिल्यो कुरा हाम्रो खिसिङ आपाको छोरीको अनुहार हेर्दै धुन जसको खिसिङ आपाको छोरीको अनुहार हेर्दै धुन जसको मै पनि झिल्के कम्तीको छैन मिल्नेछ जोडी क्या राम्रो मै पनि झिल्के कम्तीको छैन मिल्नेछ जिरीको बजारमा होइन त पोखरी काटेर पुग्ने त जिरीको बजारमा यत्रो त लाखौँ मान्छेमा छानेको तिमी हजारमा यत्रो त लाखौँ मान्छेमा छानेको तिमी हजारमा ख्योलमोली नाना भन्दा नि राम्रो छैन नि चङ्बाको नजरमा ख्योलमोली नाना भन्दा नि राम्रो छैन नि चङ्बाको नजरमा मंजिल के